नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल अब ट्राफिक खबर विस्तारमा लामो समयदेखि बिग्रेर जीर्ण भएको वीरगञ्जको घडियरबा चोकदेखि स्थित सडकको सम्बन्धमा बेरगन जेसिसले बिहिबार सडकमै कार्यक्रम गरेको छ उसले जेसिस सप्ताह दुई हजार तेह्र अन्तर्गत पिपल भोइस जेसिस टक कार्यक्रम आयोजना गरेर सरकारवालाहरूलाई एकै थलमा भेला गराएको थियो बिग्रिएको सडक र त्यसले निम्ताएको दुर्घटना तथा सडक कहिले पुनर्निर्माण हुने सम्बन्धमा गहन छलफल गरिएको यस्तो खाले नौलो कार्यक्रम बिरगजमा पहिलोपटक आयोजना गरिएको थियो स्थानीय बासिन्दा देवकी नन्दन अग्रवालले यो सडक खण्ड बिग्रेर आफूलाई निकै शास्ति भएको गुनासो गरे उनले उपमहानगरपालिकाको कार्यालयसँग बजेट अभाव भए आफरले केही आर्थिक सहयोग गरेर सडक पुनर्निर्माण गर्न तयार रहेको बताए उनले जीर्ण बाटो कारण आफरलाई शास्ति मात्र नभई नगरेको शोभा नगरको शोभा बिग्रेको र सवारी दुर्घटना समेत भइरहेकाले उपमहानगरपालिकाको कार्यालयले अविलम्ब यो बाटो पुनर्निर्माण गर्नुपर्ने माग गरेका छन् दाङमा बसको टक्करबाट हिजो एकजनाको ज्यान गएको छ नाचार्ख बयालिस पन्ध्र नम्बरको बसले रात दुई प सत्र सत्र नम्बरको मोटरसाइकललाई पूर्व पश्चिम राजमार्गको अर्नवामा ठक्कर दिँदा चैलाहीका लेखरा शर्माको ज्यान गएको हो दुर्घटनामा मोटरसाइकल चालक चैलाहीका पङ्कज केसी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ उनको नेपालगञ्जमा उपचार भइरहेको छ त्यस्तै रूपन्देहीको शीतलनगरमा गाडीको ठक्करबाट एकजनाको ज्यान गएको छ इलाका प्रहरी कार्यालय बोटवलका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत देवदह पाँच शीतलनगरमा हिजो बिहान नम्बर नौ खुलेको गाडीले ठक्कर दिँदा स्थानीय पचास वर्षीय